सनार संदेशा सचकिटी को संभाहा सूर्योदय प्रेम चौरानबे मेगा सूर्योदय प्रेम चौरानबे मेगा हिमाल पहाड़ मधे सर हरे ठाव ठाव ने दय शून्य पच्चिस सबै कुरा पाउने सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्ट भोलि नै दिवस गणतन्त्र आउँदैछ सीमित रहने केवल उही मन्त्र आउँदैछ हो भोलि नै दिवस रूपी गणतन्त्र आउँदैछ रम्ने रमेकै छन् हाँस्ने हाँसेकै छन् हो रम्ने रमेकै छन् हाँस्ने हाँसेकै छन् त्यसैले त औपचारिकताको मन्त्र आउँदैछ हो भोलि नै दिवस रूपी गणतन्त्र आउँदैछ सीमित रहने केवल उही मन्त्र आउँदैछ नमस्कार तथा साहित्यिक अभिवादन कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा सूचना सन्देश र संस्कृतिको संवाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्जको रात्रिकालीन साहित्यिक बसाई कार्यक्रम साहित्यिक यात्रामा आज पनि एकैसाथ उपस्थित भइसकेका छौँ प्रविधिमा हुनुहुन्छ सहकर्मी साथी नवीन केसी भने आवाजमा म बसन्त श्रेष्ठ सँगसँगै आजको बसाईमा हुनुहुन्छ प्रविधि कक्षमा एकैसाथ आफूलाई ती आफ्ना हस्तीहरूलाई सलबलाएर सहयोग गरिराख्नु भएको छ सहकर्मी केशव पन्थी पनि हुनुहुन्छ उहाँले पनि सहयोग गरिराख्नु भएको छ कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा भोलि गणतन्त्र दिवस आउँदैछ देशको लागि जीव ज्यान दिने सपुतहरू जो आफ्नो व्यक्तिगत स्वार्थभन्दा राष्ट्रको स्वार्थमा अथवा भनौँ देशको लागि जीव ज्यान दिएर अगाडि बढेका छन् तिनीहरूको लागि पनि हामीले सम्झनु पर्ने हुन्छ हामी यो दिनमा आइपुगेका छौँ यो समयमा आइपुगेका छौँ जुन समयमा हामीले उहाँहरूको लागि सम्झनै पर्ने हुन्छ भोलि गणतन्त्र दिवस यस यसैलाई नै आधार मानेर एउटा मुक्तको छान गरेको थिएँ तपाईँ आफ्ना साहित्यिक रचनाहरू सुनाउन सक्नुहुन्छ हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिसको बाटो भएर त्यसको लागि तपाईँ हाम्रो सम्पर्कमा आउनुपर्ने हुन्छ सँगसँगै हामीले तपाईँका साहित्यिक रचनालाई पनि उठान गर्नेछौँ यति नै बेला आजको बसाइमा सुनौ एउटा साङ्गीतिक आवाज त्यसपछि हामी आउने नै छौँ तपाईँ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर जारी गर्दै गर्नुहोस् हस सही जस्तो हुन्छ त्यसको निम्ति केही गरे अनि मर्नु केवल जीवन होइन जन्मनु अनि मर्नु केवल जीवन होइन झन्डा समय देशकै सधैँ नाचे जस्तो हुन्छ देशको निम्ति केही गरे बाँचे जस्तो हुन्छ तब मात्र जीव ज्यान सबको साँचे जस्तो हुन्छ हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ कार्यक्रम साहित्यिक यात्राको रात्रिकालीन व्यवसाय हामी यो बसाइमा तपाईँका साहित्यिक रचनाहरू सुन्ने गर्छौँ तपाईँलाई यो साहित्य क्षेत्रमा अलि बढी अग्रसर गराउने हाम्रो प्रयास पनि रहन्छ प्रविधिमा हुनुहुन्छ सहकर्मी साथीहरू द्वय नवीन केसी सँगसँगै केशव पन्थी पनि हुनुहुन्छ तपाईँ र हाम्रो बसाइलाई सहज बनाइराख्नु भएको छ यति नै बेला कहीँ स्रष्टा हुनुहुन्छ हाम्रो सम्पर्कमा यसर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो आलोक थापा भन्नुभयो कहाँदेखि आलोकजी अहिले चाहिँ सन्धिखर्कबाटै भन्नुभएको छ के गर्नुहुन्छ आलोकजी तपाईँको आवाज त्यति साह्रो प्रष्ट आइसक आइराखेको छैन हामी अलिकति अस्पष्ट सुनिराखेका छौँ अलिक ठुलो स्वरमा बोलिदिनु होला आलोकजी अनि के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको लागि साहित्यिक बानकी सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई तेह्र वर्ष जवानीमा वैशालो फुल फुलाकै हो तेह्र वर्ष जवानीमा वैशालो फुल फुलाकै हो हात समय अघि पछि दुई चार केटी चुला कहिले कहिले भेट बुटेल बजार कहिले बेचिङ फुलबारीमा कहिले भेट बुटेल बजार कहिले बेचिङ फुलबारीमा दुनियाँको छोरीलाई सहर बजार चुला हो हाते समय अघि पछि दुई चार केटी चुला हो छिरे केही रेस्टुरेन्ट डोरी साज क्याबिन पनि छिरे रेस्टुरेन्ट डोरी साज क्याबिन पनि बाउबाजेको कमाइ सबै तरुनीलाई खुवाकै हो सोह्र वर्ष जवानीमा भैँचालोको छोला हो मयुन भन्ने केटीहरू मेरै गफमा लट्ठ पर्थे मयुन भन्ने केटीहरू मेरै गफमा लट्ठ पर्थे आशा देखाई लाठी फेरि मैली मैली रुलाकै हो हातो समय अघिपछि दुई चार केटी ठुला हो पैसो खन्जेल मोजो गरे बुढेसकालले छोयो अब जसले खङ्गेल मोज गरे गोरेस कालो छोयो अब धम्सनपट्टि सबै सके एउटै रु फुलाकै हो सोह्र वर्ष जवानीमा भैँसालो फुल फुलाकै हो उमेर ढल्यो तरुणीले वास्ता गर्न छोडे मलाई उमेर ढल्यो तरुणीले वास्ता गर्न छोडे मलाई बल्ल आँखा बल्ल आँखा खुले जीवन अन्धकारमा हुलाकै हो हाते समय अघिपछि विचारको चिज ठुलाकै हो सोह्र वर्ष जवानीमा भैँसालो फुल फुलाकै हो हो फुलेर बसेको जवानीले यही गर्छ हो फुलेर बसेको जवानीले यही गर्छ जीवनको पक्ष रूपी कहानीले यही गर्छ हो फुलेर बसेको जवानीले यही गर्छ जब सोह्र लाग्छ उमेर पार हुँदै जान्छन् दिन जब सोह्र लाग्छ उमेर अनि पार हुँदै जान्छन् दिन बुढेसकालका स्मरण अनि चाहनीले यही गर्छ हो फुलेर बसेको जवानीले यही गर्छ जीवनको पक्ष एक कहानीले यही गर्छ हुनुहुन्थ्यो हाम्रो सम्पर्कमा आलोकको थापा भन्दै हुनुहुन्थ्यो अर्घाखाँचीको सन्धि खर्कबाट आफ्नो गजल सुनाएर गइसक्नु भएको छ अलिकति आफ्नो जवानी पुरा भएको यद्यपि आफू सोह्र वर्ष उमेरलाई पुरा गरेको सँगसँगै आफ्नो जीवनमा अनेकन खालका परिवर्तनहरू आएको समेत सङ्केत गर्दै हुनुहुन्थ्यो त्यो सङ्केत गर्नुभएको थियो आलोकजी हुनुहुन्थ्यो अर्का खाँचीको सन्धि खर्कबाट यति नै बेला अर्को श्रष्ट आइसक्नु भएको छ यसर्थ उहाँलाई पनि ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार नमस्ते कहाँदेखि को बोल्नुभयो सरस्वताजी गुल्मीबाट के छ सरस्वताजी पछिल्लो जानकारी गुल्मीमा एकदमै ठिकै छ शीत शीतल छ अस्ति बानी आएदेखि अवश्य पनि हाम्रो नियमित हाम्रो नियमित हाम्रो पनि ठिकै छ भन्नुपर्छ हामी पनि तपाईँहरूकै एउटा त्यो खालको माया अनि प्रेरणाले हामी चाहिँ सकुशल छौँ भन्नुपर्ने हुन्छ अनि के ल्याउनु भएको छ सरस्वताजी सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई मलाई माया मायाचरी अन्तै माया लगाउनेलाई बधाई हाँसु खुसी उमङ्ग मनाउनेलाई बधाई हाँसु खुसी उमङ्ग मनाउनेलाई बधाई मलाई छोरी अन्तै माया लगाउनेलाई बधाई खुसी दिन्छु भने भने आज आँसुको मूल फुटाउनेलाई बधाई खुसी दिन्छु भने आज आँसु मूल फुटाउनेलाई बधाई हाँसु खुसी उमङ्ग मनाउनेलाई बधाई बोलेका ती कसम अधुरो बधाई बोलेका ती कसम अधुरो बधाई हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो सरस्वताजी हुनुहुन्थ्यो गुल्मीबाट उहाँसँगको टेलिफोन सम्पर्क विच्छेद भएको छ आफ्नो साहित्यिक रचना सुनाउने प्रयत्न गर्दै हुनुहुन्थ्यो तर उहाँसँगको सम्बन्ध विच्छेद भइसकेको छ तपाईँ पनि आउन सक्नुहुनेछ अनि आफ्ना तिनै साहित्यिक रचनाहरूलाई उत्थान गर्न सक्नुहुनेछ हामी तपाईँका तिनै साहित्यिक रचनाहरूको पर्खाइमा छौँ तपाईँका प्रत्यक्ष टेलिफोनको हामी प्रत्यक्ष यद्यपि पर्खाइमा छौँ यसर्थ आउन सक्नुहुनेछ हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिसको बाटो भएर तपाईँ आउन्जेलसम्म तपाईँको पूर्ण रूपमा ध्यान हामीतिरै दिनुहोला किनकि तपाईँ र हाम्रो बसाइ सहज बनाउनु पर्ने हुन्छ अन्य अन्यथा हाम्रो यो बसाइको अनर्थ पनि लाग्न सक्छ यसर्थ हामी आग्रह गरिराखेका छौँ तपाईँ हाम्रो स्टुडियोको टेलिफोन नम्बर डायल गरेर आउँदा अलि ध्यान एकातिर मात्रै केन्द्रित गरेर आउनुहोला यति नै बेलाको श्रेष्ठ आउने तर्खरमा हुनुहुन्छ सम्पर्कमा ल्याउने प्रयास गर्दै हुनुहुन्छ प्रविधिमा हुनुहुन्छ सहकर्मी साथी केशवपन्थी हुनुहुन्छ म एउटा गजल उठान गर्न चाहन्छु भन्दै थिएँ त्योभन्दा अगाडि एउटा स्रष्टा हुनुहुन्छ यसर्थ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार हामी तपाईँकै पर्खाइमा छौँ तपाईँको त्यो बाटोलाई हामीले खुला गरिसकेका छौँ हाम्रो स्टुडियोको टेलिफोन नम्बर डायल गर्नुहोस् भनिराखेका छौँ म अहिले अहिलेलाई चाहिँ एउटा गजल उठान गर्न चाहन्छु पठाउनु भएको छ युवराज गैर प्रतीकले अर्घाखाँचीको धनचौर सात डडुवाबाट गजल पठाउनु भएको छ र म उहाँको गजललाई उठान गर्न चाहन्छु ती आमाहरूका शून्य काख रोए ती आमाहरूका शून्य काख रोए नेपाल डाँडा र पाखा रोए टुहुरा धेरै धेरै विधवा टुहुरा धेरै धेरै विधवा हजारौँ हिजो आज लाखौँ रोए ती आमाहरूका शून्य काख रोए नेपाल रोयो डाँडा पाखा रोए चिच्चाउँदाखेरि ध्रुत बुवासाहरू चिच्चाउँदाखेरि ध्रुत ब्वासाहरू गाउँघरमा गीतका भाका रोए ती आमाहरूका शून्य काख रोए रोयो डाँडा काँडा पाखा रोए आफ्नो वरिपरि रक्ताम्य देखेर आफ्नो वरिपरि रक्ताम्य देखेर हेर्दा हेर्दै बर्सातका आँखा रोए ती आमाहरूका शून्य काख रोए नेपाल रोयो डाँडा पाखा रोए हामीलाई पठाउनु भएको थियो गजल अर्घाखाँचीको धनचौरबाट युवराज गैरे प्रतीकले आगामी समयमा पनि यसरी नै आफ्ना साहित्यिक रचना पठाउँदै गर्नुहोला भन्न चाहन्छु म युवराज गैरेलाई यति नै बेला हाम्रो सम्पर्कमा कहीँ स्रष्टा हुनुहुन्छ यसर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्नुभयो म बाँगी आठदेखि थम्मनवीर शाह थम्मनवीर शाह भन्नुभयो हजुर के गर्नुहुन्छ थमनजी म त हजुर म किसानी हुँ किसानी गर्दै हुनुहुन्छ आफ्नो कृषि पेसालाई अगाडि बढाउनु भएको छ अनि के ल्याउनु भएको छ थमनजी आजको बसाइमा हजुर मैले एउटा कविता ल्याएको छु हजुर सुरु गर्न सक्नुहुन्छ आफ्नो साहित्यिक रचनालाई हजुर म त नि जब बाह्र तेह्र वर्षको उमेरमा म जो इच्छा थियो त्यसै अवस्थामा मेरो बुवा बित्नुभयो र मेरो इच्छा पुरा हुन सकेन त्यसैको सिलसिलामा मैले एउटा मनको कथा भनौँ न एउटा कविता चाहिँ मैले लेखेर ल्याएको छु सर ढिला सुरु गर्न सक्नुहुन्छ आफ्नो कवितालाई हुन्छ भन्छु है आशा मेरो कस्तो थियो त्यसै बिचमा रह्यो बिना झिक्राको तरुल जस्तै मेरो जीवन भयो जस्तै तरुलको बिरुवादेखि बिरुवा उत्पन्न हुन्छ केही दिनमा बढ्दै बढ्दै बाहिर देखिन्छ झिक्रो पाए त्यही बिरुवा आकाशसम्म जान्छ झिक्रो नपाए बिचारो त्यो जमिन जमिनमै लटपटिन्छ झिक्रो नपाई बिचारो त्यो जमिनमै रहिरह्यो त्यही तरुलको बिरुवा जस्तै मेरो जीवन भयो बिचराको आकाशसम्म पुग्ने आशा हुन्छ बाटो नपाई कहिले यता कहिले यता कहिले उता हुन्छ यताउति घुम्दा घुम्दै मनमा दिक्क हुन्छ उस्तो विचारो त्यो त्यसै थकारिन्छ झिक्रो नपाई विचारो त्यो थकारिएर नै गयो त्यही तरुलको बिरुवा जस्तै मेरो जीवन भयो रहेका सपनाहरू चोरेर लैदियो रहेका सपनाहरू चोरेर लैदियो आकाङ्क्षा समेत फोरेर लैदियो बाल्यकालमै जब टुहुरो बनाउँदाखेरि बाल्यकालमै जब टुहुरो बनाउँदाखेरि हो सबै सपनाहरू गोडेर लैदियो रहेका सपनाहरू चोरेर लैदियो आकाङ्क्षाहरू समेत फोरेर लैदियो हुनुहुन्थ्यो अर्घाखाँचीको बाँकीबाट थम्मन वीर शाह भन्नुहुन्थ्यो आफ्नो जीवनमा घटेको एउटा क्षणलाई कवितामा उन्नुभएको थियो जीवनमा आफ्नो आफू सानो छँदै आफ्नो आफूलाई चाहिँ आफ्नो पिताको निधन भएको र त्यसैलाई नै उनेर आफ्नो कविता संरचना गर्नुभएको थियो अनि सुनाउनु भएको थियो थम्मन वीर शाह हुनुहुन्थ्यो अर्घाखाँचीको बाँकीबाट तपाईँ पनि यसरी नै आफ्ना साहित्यिक रचनाहरू सम्प्रेषण गर्न सक्नुहुन्छ हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिसको बाटो भएर हामी तपाईँका लागि हाम्रो बाटो खुला गरिसकेका छौँ तपाईँहरू आउँदै गर्नुहोस् यति नै बेला म एउटा गजल उत्थान गर्न चाहन्छु पठाउनु भएको छ मुख नभएर गजल पठाउनु भएको छ गोविन्द श्रेष्ठ क्षितिज हुनुहुन्छ अर्घाखाँचीको खिल्जी तिन हटिया भन्नुभएको छ हाल चाहिँ नयाँ बानेश्वर काठमाडौँ भन्नुभएको छ हामीलाई हाम्रो फेसबुकको पेजमा पठाउनु भएको थियो चिनी चाखेर नुन किन्ने कस्ती सोझी मान्छे तिमी चिनी चाखेर नुन किन्ने कस्ती सोझी मान्छे तिमी दलालीसँग सुन किन्ने कस्ती सोझी मान्छे तिमी स्वार्थी छ समय स्वार्थी छ परिवेश स्वार्थी छ समय स्वार्थी छ परिवेश मूल्य तिरी सगुन किन्ने कस्ती सोझी मान्छे तिमी चिनी चाखेर नुन किन्ने कस्ती सोझी मान्छे तिमी दलालीसँग सुन किन्ने कस्ती सोझी मान्छे तिमी ठाउँ अनुसार व्यवहार गर्नुपर्छ भन्छन् ठाउँ अनुसार व्यवहार गर्नुपर्छ भन्छन् उड्छु भनी बेलुन किन्ने कस्ती सोझी मान्छे तिमी चिनी चाखेर नुन किन्ने कस्ती सोझी मान्छे तिमी दलालीसँग सुन किन्ने कस्ती सोझी मान्छे तिमी स्वास्थ्यको प्रवाह छैन धर्म मात्र सोची स्वास्थ्यको प्रवाह छैन धर्म मात्र सोची पञ्चमीमा शुद्ध बन्न दाउन्ने किन्ने कस्ती सोझी मान्छे तिमी चिनी चाखेर नुन किन्ने कस्ती सोझी मान्छे तिमी दलालीसँग सुन किन्ने कस्ती सोझी मान्छे तिमी जिम्मेवारी दिएको थिए सानो आज मैले तिमीलाई जिम्मेवारी दिएको थिए सानो आज मैले तिमीलाई धुपी भनेर जामुन किन्ने कस्ती सोझी मान्छे तिमी चिनी भनेर नुन किन्ने कस्ती सोझी मान्छे तिमी दलालीसँग सुन किन्ने कस्ती सोझी मान्छे तिमी हामीलाई गजल पठाउनु भएको थियो गोविन्द श्रेष्ठ क्षितिज हुनुहुन्थ्यो अर्घा खाँचीको खिल्जीबाट हाल चाहिँ नयाँ बानेश्वर काठमाडौँ भनेर उल्लेख गर्नुभएको छ हामीलाई डाउनलोड गरेर सुन्छौँ भनेर पनि हामीलाई पटक पटक जानकारी गराउनु भएको हुन्छ कै श्रष्ट लामो समयदेखि पर्खाइमा हुनुहुन्छ यसर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो वर्षा नेपाली भन्नुभयो पहिलो पटक सहभागिता जनाउँदै हुनुहुन्छ वर्षाजी दोस्रोचोटि भन्दै हुनुहुन्छ अनि पटौटीमा रहेर के गर्दै हुनुहुन्छ काम गर्नै बस्ने अनि के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको लागि साहित्य साहित्यिक बानकी सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई तिम्रो मेरो पहिलो भेटमा परिचयको सवाल थियो तिम्रो मेरो पहिलो भेटमा परिचयको सवाल थियो इन्जान पछि विचार मिल्यो टेबो डिया कमाल थियो यथार्थ निवास प्यारा थियो मन को दूरी नजिक थियो यथार्थ निवास प्यारा थियो मन को दूरी नजिक थियो अनायास मन बह थियो को बोलबाल थियो तिम्रो त्यो दिलमा मेरा लागि ठाउँ छैन कि जस्तो लाग्थ्यो तिम्रो त्यो दिलमा मेरा लागि ठाउँ छैन कि जस्तो लाग्थ्यो मेरो मनको हरेक कुनामा मायाको नै आहार थियो मेरो मनको हरेक कुनामा मायाको नै आहार थियो थ्याङ्क यू सर यस्तै हो पहिले पहिले परिचयको सवाल हुन्छ यस्तै हो पहिले पहिले परिचयको सवाल हुन्छ बित्दै जाँदा दिनहरू बबालको सवाल हुन्छ यस्तै हो पहिले पहिले परिचयको सवाल हुन्छ जब एकले चिन्छ अर्कोलाई भित्रसम्म पुगे जब एकले चिन्छ अर्कोलाई भित्रसम्म पुगे अनि त केवल यहाँ बबाल हुन्छ यहाँ यस्तै हो पहिले परिचयको सवाल हुन्छ यहाँ बित्दै जाँदा दिनहरू बबालको सवाल हुन्छ यहाँ हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो वर्षा नेपाली भन्दै हुनुहुन्छ हुनुहुन्थ्यो खाँचीको पटौटीबाट आफ्नो साहित्यिक रचना मुक्तको ठान गरेर गइसक्नु भएको छ तपाईँ पनि यसरी नै तपाईँमा भएका जुनसुकै साहित्यिक रचनाहरूलाई उत्थान गर्न सक्नुहुनेछ हामी कार्यक्रम साहित्यिक यात्रामा तपाईँका जुनसुकै साहित्यिक रचनालाई पनि उत्थान गर्ने गर्दछौँ तपाईँमा भएका तिनै साहित्यिक रचनाहरू सम्प्रेषण गर्न सक्नुहुनेछ हामी तिनै साहित्यिक रचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूको एउटै बसाई यो कार्यक्रम साहित्यिक यात्रा यति नै बेला कहीँ श्रष्ट हाम्रो सम्पर्कमा हुनुहुन्छ यसर्थ उहाँलाई पनि ढिलाना गरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो हजुर म अर्को खाँचीको पालीदेखि विनोद श्रेष्ठ पालीदेखि विनोद श्रेष्ठ भन्नुभयो हजुर के गर्नुहुन्छ विनोदजी पालीमा हजुर पालीमा बस्दै हो अथवा पढ्थ्यो अहिले कतिमा पुर्याउनु भएको छ आफ्नो अध्ययनलाई फर्स्ट इयर हो अनि कार्यक्रम कस्तो लाग्छ विनोदजी हजुर कार्यक्रम कस्तो लाग्छ भनिरहेको छु हजुर एकदमै राम्रो लाग्छ कुनै सुझाव सल्लाह अनि प्रतिक्रिया भइदिन सक्नुहुन्छ अवश्य पनि भयो भने दिन्छ अहिलेसम्म चाहिँ राम्रै छ है अनि के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको लागि साहित्यिक रचना अहिले चाहिँ कविता ल्याएको छु सुरु गर्न सक्नुहुन्छ आफ्नो कवितालाई हजुर धन्यवाद मेरो कविताको शीर्षक छ सडक बालक सडकमै सुत्छु खान्छु खेल्छु यही नै हो घर सडकमै सुत्छु खान्छु खेल्छु यही नै हो घर छैनन् मेरा बुबामा छैन कुनै नाम तर कति थिए मेरा इच्छा आकाङ्क्षा कति छन् मेरा चाहना सडक छापै भइ बाँच्नु पर्ने सधैँ यही जीवनमा कसैले भन्छन् सडक बालक कसैले खाते भाते अरे कसैले भन्छन् सडक बालक कसैले खाते भाते अरे मानव होइन शब्दान भएछन् हामी लाई छुट्ने अरे नराम्रो लाउँछौ नमिठो खान्छौ सधैँ आँसु आँखामा जीवनमा सधैँ दुःख पीडा कोही छैन साथमा खान भोक लाग्दा न त छ निद्रा रातमा न त छ खान भोक लाग्दा न त छ निद्रा रातमा सबै छिछि दुर दुर गर्छन् मान्छे यहाँ माटमा सबै छिछि दुर दुर गर्छन् मान्छे यहाँ माटमा हजुर विनोदजी आफ्नो साहित्यिक रचना सुनाइसक्नु भएको छ सँगसँगै विदा पनि भइसक्नु भएको छ सडक बालक शीर्षकको कविता उठान गरेर गइसक्नु भएको छ जसरी बालकहरू सडकमा भोक भोकै बस्न विवश छन् सोही कथालाई आफ्नो कवितामा उठान गर्नुभएको थियो हाम्रो समाज वास्तवमै ती र त्यस्तै खालका समस्याहरूबाट ग्रसित छ यहाँ एकजना सडकमा पल्टिए मानवता विहीन समाज भएको छ यहाँ एउटा मानवलाई अर्को मानवले हेर्ने परिस्थिति पनि छैन किनकि त्यो खालको मानवीयता विहीन समाज सृजना भइसकेको छ समाजमा कसैलाई दुःख पर्दा अर्कोले सहयोग गर्ने त्यो खालको सहयोगको भावना समेत समाजबाट लोप भइसकेको छ सोही भावलाई समावेश गर्नुभएको थियो हुनुहुन्थ्यो अर्का खाँचीको पालीबाट विनोद श्रेष्ठ हुनुहुन्थ्यो आफ्नो कविता उत्थान गरेर गइसक्नु भएको छ यद्यपि विदा भइसक्नु भएको छ पुनः अर्को श्रष्टा हुनुहुन्छ त्यसरी नै आफ्ना साहित्यिक रचनाहरू समावेश गर्नको लागि तपाईँ हामीमा आज सम्प्रेषण गर्नको लागि यसर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो हजुर प्युठनबाट जीवन खड्का प्युठनबाट जीवन खड्का भन्नुभयो हजुर एकदम अलिकति समय पैमा रेडियो बजाउनु भएको छ तपाईँको र हाम्रो बसाइ सहज नहुन सक्छ जीवन के भन्नुभयो अरे जीवन खड्का जीवन खड्का भन्नुभयो हजुर एकदमै के गर्नुहुन्छ जीवनजी म चाहिँ स्टडी गर्छु होइन अहिले चाहिँ एसएलसी लिएर बसेको होइन तपाईँको नतिजा प्रकाशन हुने चरणमा पनि छ हामी तपाईँलाई अग्रिम रूपमा सफलताको शुभकामना समेत व्यक्त गर्न चाहन्छौँ अनि जीवनजी के ल्याउनु भएको छ के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको लागि साहित्यिक बानकी म चाहिँ गजल ल्याएको छु है त सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई म सुरु गरेँ है त माया भन्ने शब्द नै यस्तै रहिसक्या माया भन्ने शब्द नै यस्तै रहिसक्या थाहै नपाई कसैसँग बस्दो रहिसक्या भन्नलाई त भनिन्छ दुई मुटुको मेल भन्नलाई त भनिन्छ दुई मुटुको मेल नभेटिने चन्द्र सूर्य जस्तो रहिसक्या नजरका बाणहरूले अडरको रसयानले नजरका बाणहरूले अडरको रसयानले पिरमा पिको गहिराईमा रहेछ क्या मखमली फुलको माला भने नि तु चारोमा सय पत्री झैँ खस्दो क्या तु चारोमा सय पत्री झैँ झैँ कस्दो क्या माया भन्ने शब्द नै रहेछ क्या थाहै नपाए कसैसँग बस्दो क्या हजुर भन्छन् माया यस्तै हुन्छ अरे भन्छन् माया यस्तै हुन्छ अरे अज्ञानमै बस्छ अनि त्यस्तै हुन्छ अरे भन्छन् माया यस्तै हुन्छ अरे जब एकले अर्कोलाई देख्छ सुटुक्क जब एकले अर्कोलाई देख्छ सुटुक्क अनि त त्यसैमा व्यस्तै हुन्छ अरे भन्छन् माया यस्तै हुन्छ अरे हो भन्छन् माया यस्तै हुन्छ अरे हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ तपाईँका तिनै साहित्यिक रचनाहरूलाई हामी उत्थान गरिसकेका छौँ यद्यपि गरिरहेका छौँ तपाईँले फेसबुक मार्फत पठाउनुभएका तपाईँले पत्र मार्फत पठाउनुभएका तपाईँका तिनै साहित्यिक रचनाहरूलाई हामी क्रमशः उठान गरिराखेका छौँ म यति नै बेला एउटा गजल उठान गर्न चाहन्छु पठाउनु भएको छ कृष्ण श्रेष्ठले अर्घाखाँचीको डिभर्नाबाट हाल चाहिँ मुम्बई भनेर लेख्नु भएको छ हाम्रो फेसबुक पेजमा पठाउनु भएको थियो म उहाँको गजललाई सुरु गर्न चाहन्छु अबको क्रममा अमृत नै पिउन कठिन भो मलाई अमृत नै पिउन कठिन भो मलाई दोधारमै जिउन कठिन भो मलाई खुसीको क्षणमा एक्कासी निराश भई अमृत नै पिउन कठिन भो मलाई दोधार भई जिउन कठिन भो मलाई खुसीको क्षणमा एक्कासी निराश भई सरी खिउन कठिन भो मलाई आफ्नो भन्ने नै पराईको भएपछि आज आफ्नो भन्ने नै पराईको भएपछि आज अपनाएर ल्याउन कठिन भो मलाई अमृत नै पिउन कठिन भो मलाई दोधारमै जिउन कठिन भो मलाई अतीतको स्मरणमा फाटेको मन अतीतको स्मरणमा फाटेको मन वर्तमानमै सिउन कठिन भो मलाई अमृत नै पिउन कठिन भो मलाई दोधारमै जिउन कठिन भो मलाई म उठान गरेको थिएँ कार्यक्रम साहित्यिक यात्रामा गजल उठान गरेको थिएँ पठाउनु भएको थियो कृष्ण श्रेष्ठले अर्घाखाँचीको डिभरना सात ठुटे पिपलबाट हाल चाहिँ मुम्बई भनेर उल्लेख गर्नुभएको छ हामीलाई हाम्रो अनलाइन प्रविधि मार्फत अथवा भनौँ हामीलाई डाउनलोड गरेर सुन्छु भन्दै र हामीलाई जानकारी गराउनु भएको छ हामी जुन जुन ठाउँमा सुन्दैनौँ त्यो त्यो ठाउँमा चाहिँ हामीलाई फेसबुक मार्फत हामीले लिङ्क राखेका हुन्छौँ र सोही लिङ्कमा सम्पर्क गरेर आफ्ना साहित्यिक रचनाहरू सुन्छौँ भन्नुहुन्छ यद्यपि हाम्रा यो समग्र बसाइहरूलाई सुन्छौँ भनेर प्रतिक्रिया दिनुहुन्छ अबलाई भने कार्यक्रम साहित्यिक यात्राको आजको बसाइको लागि अन्तिम स्रष्टा हुनुहुन्छ सम्भवतः किनकि हामी समयको पाबन्दीमा छौँ यसर्थ अन्तिम स्रष्टा हुनुहुन्छ उहाँलाई पनि ढिला नगरी स्वागत गर्नुपर्ने हुनुहुन्छ गर्नुपर्ने हुन्छ हामीले अलिकति भाषिक अस्वस्थता भएको छ त्यसको लागि म क्षमा चाहन्छु र र त उहाँलाई स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो नवीना पोखरेल भन्नुभयो अनि के ल्याउनु भएको छ नवीनाजी आजको बसाइमा आज एउटा गजल ढिला नगरी सुरु गर्न सक्नुहुन्छ हामी कार्यक्रमको अन्त्यमा छौँ यसर्थ हुन्छ के अरे आज अलिकति श्रृङ्गारिक गजल लेख्ने कोसिस होइन अवश्य पनि सुरु गर्न सक्नुहुन्छ तिम्रो त्यो स्पर्शमा आउन बाँकी छ तिम्रो मनको मझेरीमा छाउन बाँकी छ तिमी धेरै मन पर्छ सायद मेरो चाहना हो तिमी धेरै मन पर्छ सायद मेरो चाहना हो तिमीलाई तानी मेरै सामु ल्याउन बाँकी छ तिम्रो मनको मजेरीमा ठाउन बाँकी छ स्वर पनि छैन मेरो तिम्रो मिठो चर्चा गर्न तिम्रो रूपको वर्णनको गीत गाउन बाँकी छ तिमीलाई सम्झी बस्दाखेरि घाम डुब्न लागिसक्यो शिरपाउ तिमीलाई सम्झिएर भ्याउन बाँकी छ तिम्रो रूपको वर्णनको गीत गाउन बाँकी छ जीवनदेखि हारेर म रोज्दिनँ भो अरू मन परेको तिमी नै हो पाउन बाँकी छ शिरपाल तिमीलाई सम्झिएर भ्याउन बाँकी छ तिम्रो रूपको वर्णनको गीत गाउन बाँकी छ यति नै हो कोही मन परेपछि स्पर्शमा आउन बेर लाग्दैन भनिन्छ कोही मन परेपछि स्पर्शमा आउन बेर लाग्दैन देखभेट गर्न अनि धाउन बेर लाग्दैन हो भनिन्छ कोही मन परेपछि स्पर्शमा आउन बेर लाग्दैन जब मनै मनले जोड्छ मनभित्रको नाता जब मनै मनले बेर्छ मनभित्रको नाता सगै दुवै मिली गाउन बेर लाग्दैन कोही मन परेपछि स्पर्शमा आउन बेर लाग्दैन देखभेट गर्न अनि धाउन बेर लाग्दैन हुनुहुन्थ्यो कार्यक्रमको अन्त्यमा नवीना पोखरेल हुनुहुन्थ्यो पाल्पाबाट हाम्रो नियमित स्रष्टा भन्नुपर्छ आफ्नो शृङ्गारिक गजल अलिकति गजलमा प्रेमको भावलाई समावेश गर्नुभएको थियो हुनुहुन्थ्यो पाल्पाबाट आफ्नो साहित्यिक रचना उठान गर्नुभएको छ हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ तपाईँलाई कार्यक्रम साहित्यिक यात्राको आजको बसाई कस्तो लागेको छ कृपया सुझाव सल्लाह अनि प्रतिक्रिया दिन सक्नुहुनेछ सँगसँगै हामीलाई तपाईँका साहित्यिक रचनाहरू हाम्रो Facebook page W W W dot Facebook dot com slash साहित्यिक यात्रा एसएचएचआईटिवाईआईकेवाईएटिआरएमा सँगसँगै हाम्रो रेडियोको फेसबुक पेज रहेको छ W W W dot Facebook dot com slash Suryodaya FM ninety four यिनी ठेगानाहरूमा पठाउन सक्नुहुनेछ सँगसँगै हाम्रो पत्राचारको लागि पनि ठेगाना रहेको छ सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्ज सन्धि खर्क छ शान्ति बगैँचा खाँची यिनी ठेगानाहरूमा आफ्ना साहित्यिक रचनाहरू पठाउँदै गर्नुहोला भन्दै कार्यक्रम सुरुदेखि अन्त्यसम्म सुन्नुहुने कार्यक्रममा सुझाव सल्लाह अनि प्रतिक्रिया पठाउनुहुने कार्यक्रममा टेलिफोन सम्पर्क मार्फत सहभागी हुनुहुने सबैमा विशेष आभार प्रकट गर्दै प्रविधि कक्षबाट यो सहयोग प्रदान गर्नुहुने सहकर्मी साथी केशव पन्थीज्यूलाई पनि म विशेष आभार प्रकट गर्दै आजको बसाई कार्यक्रम साहित्यिक यात्राबाट म बसन्त श्रेष्ठ पनि विदा हुन्छु अर्को साता आजकै समयमा आउनेछु हवस् त शुभरात्रि शुभ सपनी शुभ साता सन्देश संस्कृतिको सूर्योदय प्रेम चौरानब्बे मेगा सूर्योदय प्रेम चौरानब्बे मेगा हिमाल पहाड मध्ये सराई हरे ठाउँ ठाउने सूर्योदय प्रेम सुनेपछि सबै कुरा पाउने हृदय सुनेपछि सबै कुरा पाउने सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्ट हे हिमाल पहाड तराई मधेस सबैतिर छाउने हिमाल पहाड तराई मधेस सबैतिर छ आउने श्रोदय सुनेपछि सबै कुरा पाउने श्रोदय हाम्रो गीत सङ्गीत समाचार सबै कुरा राम्रो श्रोदय हाम्रो गीत सङ्गीत समाचार सबै कुरा राम्रो